समाचार मनोरञ्जन साहित्य खेलको सूचना प्रविधि स्वास्थ्य शिक्षा साथमा निरन्तर सङ्गीत प्रवासी नेपालीको एकै आवाज आवाज प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासी अनलाइन रेडियो प्रवासीहरूलाई रेडियो प्रवासीहरूलाई रेडियो प्रवासीहरूलाई रेडियो हाम्रो राष्ट्रिय गौरव प्रवासी नेपालीको एकै आवाज प्रवासी अनलाइन डट यो पुरै गाउँ डुबायो बाढीले यो पुरै गाउँ डुबायो बाढीले घरहरू नि बगायो बाढीले खुसीको त्यो रमझममा गाउँलाई खुसीको त्यो रमझममा गाउँलाई सुक्खा बगर बनायो बाढीले घरहरू नि बगायो बाढीले मैले खेल्ने गोरेटो आँगनमा मैले खेल्ने गोरेटो आँगनमा बालुवाभरि सजायो बाढीले घरहरू नि बगायो बाढीले भएको अन्नदाना सबै लग्यो भएको अन्नदाना सबै लग्यो भोको बनाई रुवायो बाढीले मेरो पुरै गाउँ डुबायो बाढीले घरहरू नि बगायो बाढीले इटारा मोरङका गजलकार शम्भु कार्कीको गजल वाचन गरेर सुनाए धरे कुहागा बत के को मंदिर कहाँ हुन्छ सक्दिन पढ्न न कसैले पढ्छ नमस्कार अनि हार्दिक स्वागत गर्दछु एक हप्ताको अन्तरालपछि विद्युतीय तरङ्ग मार्फत प्रवासी अनलाइन रेडियोको प्रस्तुति कार्यक्रम तपाईँको शब्द मेरो आवाजमा आज पनि म तपाईँहरूकै गजलको साथमा नेपाली सुगम सङ्गीतका सुमधुर गीतहरू लिएर उपस्थित भएको छु म तपाईँहरूकै गाउँले साथी मन न बतास न त जस्तो म न त बतास न त पानी जस्तो यो जिन्दगी पनि कहानी जस्तो तिमीले जे भनी फलाके पनि तिमीले जे भनी फलाके पनि जिन्दगी छैन जिन्दगानी जस्तो यो जिन्दगी पनि कहानी जस्तो उमेरले मलाई बुढो बनाइसक्यो उमेरले मलाई बुढो बनाइसक्यो देख्नेलाई देखिन्छ जवानी जस्तो यो जिन्दगी पनि कहानी जस्तो जसको सिङ पुच्छर पलाएको छ जसको सिङ पुच्छर पलाएको छ ऊ त भाग्यमानी जस्तो मन न बतास न त पानी जस्तो यो जिन्दगी पनि कहानी जस्तो गजलकार दीर्घराज गिरी प्रियसीको गजल थियो यो फेरि पनि म गजल वाचनकै क्रमलाई जोड्न चाहन्छु मसँग अर्को एउटा गजल छ गजलकार तोसी महेन्द्रको मेरी माया राम्री चट्ट चौबन्दी र फरियामा मेरी माया राम्री चट्ट चौबन्दी र फरियामा नजर मेरो जान्छ झट्ट चौबन्दी र फरियामा नलाउ विदेशी पहिरन नलगाऊ कसैले नलाउ विदेशी पहिरन नलगाऊ कसैले देखिन्छौ हट्टकट्ट चौबन्दी र फरियामा नजर मेरो जान्छ झट्ट चौबन्दी र फरियामा कालो केस पिठ्यौँसम्म लर्काएर हिँड कालो केस पिठ्यौँसम्म लर्काएर हिँड सुहाउँछ है विचिट्ट चौबन्दी र फरियामा नजर मेरो जान्छ झट्ट चौबन्दी र फरियामा साँच्चै मनमा नेपालीपन बसेको छ भने साँच्चै मनमा नेपालीपन बसेको छ भने भनको हुँदैन लट्ठ चौबन्दी र फरियामा मेरी माया राम्री चट्ट चौबन्दी र फरियामा नजर मेरो जान्छ झट्ट चौबन्दी र फरियामा कार्यक्रममा यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु मसँग अर्को एउटा गजल छ हाल दोहा कतारमा कार्यरत रुद्रपुर दुई रूपन्देहीका गजलकार दीप मिलनको खुसी उन्मादको समय हुनेछ खुसी उन्मादको समय हुनेछ जब दलितको विजय हुनेछ ढुङ्गा पुजेर धर्म गर्नेहरूको ढुङ्गा पुजेर धर्म गर्नेहरूको एक दिन पक्कै प्रलय हुनेछ जब दलितको विजय हुनेछ हामी पनि सक्छौँ देश चलाउन हामी पनि सक्छौँ देश चलाउन दरारको यात्रा तय हुनेछ जब दलितको विजय हुनेछ आज म एक्लै छु अधिकार माग्ने आज म एक्लै छु अधिकार माग्ने यो सङ्ख्या भोलि सयौँ सय हुनेछ जब दलितको विजय हुनेछ भइगो चिन्ता नगर दलितहरू भइगो चिन्ता नगर दलितहरू मान्छे हुनुको परिचय हुनेछ खुसी उन्मादको समय हुनेछ जब दलितको विजय हुनेछ हर गाउँमा कस्तो छ तिम्रो सम्झनाले हर पल मुटु तिम्रो सम्झनाले हर पल मुटु कुटु कुटु गरेर खाइरहन्छ मुटु कुटु कुटु गरेर खाइरहन्छ मलाई यहाँ आरामै छ वेदना आसुले पोखाए चिठी लेखे एउटा मनको वेदना आसुले पोखाए नबल नबल्झेको घाउ तिमीसँग टाढा भई मुटु सौभाग्य लिएर आएछु मैले आधा आधा बाची बाँचिरहनु पर्ने आधा आधा बेसी बाँचिरहनु पर्ने मलाई यहाँ आरामै छ सीमा ठुलो झरी पर्यो कि सावन भन्दा पनि मनको सीमा ठुलो झरी पर्यो कि आधा बैसन बिताउँदै फुलको जवानीमा खडेरी पर्यो कि मृग तृष्णा जस्तै भयो हाम्रो माया पिरती प्यास मेट्ने गुडको नपाई जुनी बिछ कि प्यास मेट्ने गुडको नपाई जुनी बिछ कि मलाई यहाँ आरामै छ तिमीलाई घर गाउँमा कस्तो छ तिम्रो सम्झनाले हर पल मुटु तिम्रो सम्झनाले हर पल मुटु कुटु कुटु गरेर खाइरहन्छ मुटु कुटु कुटु गरेर छ मलाई यहाँ आरामै छ तिमीलाई घर गाउँमा कस्तो छ बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् र उनमा भएको सबै ज्ञान बेचिँदैछन् दिनहुँ जा जाउँछ उडाएर लान्छ दिनहु जहाज आउँछ उडाएर लान्छ खाडीतिर नेपाली जवान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन् तपाईँ मान्नुहोस् या त नमान्नुहोस् यहाँ तपाईँ मान्नुहोस् या त नमान्नुहोस् यहाँ धर्मको नाममा गीता कुरान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन् कहाँ गए खै वीर नेपालीको इज्जत कहाँ गए खै वीर नेपालीको इज्जत हुँदा हुँदा गोर्खालीको सान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन् हे युवा तिम्रो पसिना अनि रगत बेचिए हे युवा तिम्रो पसिना अनि रगत बेचिए याद रख बाँकी भएको प्राण बेचिँदैछन् बुद्धि र विवेकसँगै विद्वान बेचिँदैछन् र उनमा भएका सबै ज्ञान बेचिँदैछन् हाल काबुल अफगानिस्तानमा कार्यरत बुटवल तेह्र रूपन्देहीका गजलकार रोहित राणाको गजल थियो यो दुःख सुख गर्न आयो मेरो जिन्दगीमा दुःख सुख गर्न आयो मेरो जिन्दगीमा आयो र त दुःख पायो मेरो जिन्दगीमा थाहै थियो तिमीलाई दुखी छु म भनी थाहै थियो तिमीलाई दुखी छु म भनी फेरि किन माया लायो मेरो जिन्दगीमा आयो र त दुःख पायो मेरो जिन्दगीमा गरिबीले बिछ्याएका काँडा चट्टानियो गरिबीले बिछ्याएका काँडा चट्टानियो पाइले पिच्छे ठक्कर खायो मेरो जिन्दगीमा आयो र त दुःख पायो मेरो जिन्दगीमा गाउँले म पहाडको टाकुरामा घर छ गाउँले म पहाडको टाकुरामा घर छ उकाली नै खोजी धायो मेरो जिन्दगीमा आयो र त दुःख पायो मेरो जिन्दगीमा अधेरीको राजसरी चक्कमन नै थिए अधेरीको राजसरी चक्कमन नै थिए जुन बनी तिमी छायौ मेरो जिन्दगीमा दुःख सुख गर्न आयौ मेरो जिन्दगीमा आयो र त दुःख पायौ मेरो जिन्दगीमा हाल सोल कोरियामा प्रवासी जीवन बिताइरहनुभएका भोर्लेटार लम्जुङका गजलकार वीरेन्द्र गुरुङको गजल थियो यो मेरो बिचमा भए गरेका सम्झौता भुल्न लाग्यो कि मेरो छातीमा टेकेर अर्कैको मनभित्र डुल्न लाग्यो कि डुल्न लाग्यो कि मेरो छातीमा टेकेर अर्कैको मनभित्र डुल्न लाग्यो के डुल्न लाग्यो के तिमीलाई बदलिए झै देख्छु हिजो आज तिमीलाई बदलिए झै देख्छु तिम्रो आँखाको ऐनामा अर्कै रूप देख्छु किन यसरी बदलिदियो मेरो साथ बोझ लाग्यो कि सँगै जिउने मर्ने भनी तिमीले गरेका बाचा भुल्न लाग्यो कि मेरो छाती माटेकेर अर्कैको मनभित्र डुल्न लाग्यो कि डुल्न लाग्यो

मेरो मझेरी भत्काएर कसको आँगन लिप्छु यी नयनमा आस थोपारी कुन छातीमा छेउ मेरो जीवनको अन्त्य गरी अर्कै जीवन रोजिन लाग्यो कि स्वीकृति र समर्पण तिम्रा सुरुका इच्छा भुल्न लाग्यो कि मेरो छाती माटकेर अर्कैको मन्दिर डुल्न लाग्यो कि डुल्न लाग्यो कि तिम्रो मेरो भए गरेका सम्झौता भुल्न लाग्यो कि मेरो छाती टेकेर अर्कैको मनभित्र डुल्न लाग्यो कि डुल्न लाग्यो कि भुल्न लाग्यो उसका लागि यति गरे भन्नु झुटा कुरा उसका लागि यति गरे भन्नु झुट्टा कुरा त्यसलाई बचाइ म मरे भन्नु झुटा कुरा कुनै कर्म कुनै नाता बिना स्वार्थ छैन कुनै कर्म कुनै नाता बिना स्वार्थ छैन मैले मात्र सबै हरे भन्नु झुटा कुरा त्यसलाई बचाइ म मरे भन्नु झुटा कुरा किन नहोस् पति पत्नी आमा बुवा सन्तान किन नहोस् पति पत्नी आमा बुवा सन्तान रित्तिएर झोली भरे भन्नु जुटा कुरा त्यसलाई बचाई म मरे भन्नु जुटा कुरा चाह प्राप्ति नभएर गुनासिनु बेग्लै चाह प्राप्ति नभएर गुनासिनु बेग्लै सबै फुलाई म झरे भन्नु जुटा कुरा त्यसलाई बचाई म मरे भन्नु जुटा कुरा अन्तर्मनमा सेतो कालो स्वार्थ हुन्छ हुन्छ अन्तर्मनमा सेतो कालो स्वार्थ हुन्छ हुन्छ मै मात्र महान परे भन्नु झुट्टा कुरा उसको लागि यति गरे भन्नु झुट्टा कुरा त्यसलाई बचाई म मरे भन्नु झुट्टा कुरा हाल आबुधाबी योमा कार्यरत पेप्सिकोला काठमाडौँका गजलकार जे सागरको गजल थियो यो 妈爸。 da căsle हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ जाँदा जाँदै हाल युएई आबुधाबीमा कार्यरत शालिग्राम शैशवको गजल वाचनसँगै आजलाई ओझेल हुन चाहन्छौँ हवस् त नमस्कार विश्वासमा जब अन्तर्घात हुन्छ विश्वासमा जब अन्तर्घात हुन्छ यही बेला नजरबाट बर्सात हुन्छ बैगुनीको मन पग्लेला कि भन्दै बैगुनीको मन पग्लेला कि भन्दै तस्बिरसँग एक्लै मुलाकात हुन्छ यही बेला नजरबाट बर्सात हुन्छ हिजो सँगै थियौँ आज एकै भुलमा हिजो सँगै थियौँ आज एकै भुलमा यस्तो निर्णय किन हठात हुन्छ यही बेला नजरबाट बर्सात हुन्छ यता मनको दैलो बन्दै हुँदै गर्दा यता मनको दैलो बन्दै हुँदै गर्दा तिम्रो आँगनमा डोली बारात हुन्छ यही बेला नजरबाट बर्सात हुन्छ जति आए पनि मनभित्रको झलको जति आए पनि मनभित्रको झलको तिमीसँग न साथ हुन्छ न बात हुन्छ विश्वासमा जब अन्तर्घात हुन्छ यही बेला नजरबाट बर्सात हुन्छ निकलई सड़क माँ सपना यो मनमा धेरै थिए सपना यो मनमा एउटै थियो मन त्यही पनि टुट्यो धेरै थिए सपना यो मनमा एउटै थियो मन 세번이 네 وجود تصاوير